नमस्कार अनि हार्दिक स्वागत अभिवादन सँगसँगै लोक साङ्गीतिक अभिवादन पनि समस्त श्रोता मित्रमा कार्यक्रम लोकसुथारीको व्यवसायबाट हजुर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम लोकसु उतारेको आजको यो श्रृङ्खलामा विशेष त हामी तपाईँको साथमा रहेर बजारमा आएका उत्कृष्ट दशौं लोक भाकाहरू प्रस्तुत गर्ने गर्छौँ प्राविधिक मित्र ओरिजन आवाजबाट सोम उपस्थित भएको छ अबको केही समयसम्म तपाईँको साथमा हामी रहन्छौँ यानि कि दस बजेसम्म तपाईँको साथमा रहन्छौँ शनिबारको दिनमा हामी आउने गर्छौँ बिहान नौ बजेको नेपाल बाणी समाचारपछि दस बजेसम्मको समयमा रहेर तपाईँलाई बजारमा आएका नयाँ नयाँ उत्कृष्ट दशौं लोक प्रस्तुत गर्ने गर्छौँ र आजको यो श्रृङ्खलामा पनि मैले उत्कृष्ट लोक लोकभाकाहरू लिएर आएको छु अवश्य पनि यो जुन उत्कृष्ट लोक लोकभाकाहरूमा तलमाथि केही भएको छ र केही भाका बाहिरिएका छन् भने केही भाका भित्रिएका पनि छन् यो हप्ता त्यसै होइन र सुरेश परिवार अनि जुना सुरेशको आवाजमा सुरेश परिवारको शब्द र कृष्ण खेलको शब्द लयमा रहेको गीत त्यसै होइन र बाहिरिएको छ भने यो हप्ता नवप्रवेशीको रूपमा मृत्युको मुखमा सौतिनी पूर्णकला बेसी अनि चित्र साईको आवाजमा यो आवाज भित्रिएको छ आज नव परिवेशीको रूपमा लय शब्द सर्सेना गोविन्द पङ्गेनीको रहेको छ कार्यक्रम लोक उतारेको आजको श्रृङ्खलामा कुन भाका बाहिरियो र कुन भाका भित्रियो त्यसको जानकारी तपाईँको लागि मैले गराइसकेको छु अब हुने लाग्नुपर्छ गीत सङ्गीत सुन्नतर्फ है आज उत्कृष्ट दशौं भागमा रहन सफल भएको छ आज मात्र नौ परवेशी भाग मैले सुनाइसकेको छु मृत्युको मृत्युको मुखमा सौथिवी पूर्णकला विषय अनि चित्र साईको आवाजमा तपाईँ सम्पूर्णको लागि गोविन्द साईको गोविन्द पङ्गेनीको लय शब्द सूर्जनामा स्वीकार होस् उत्कृष्ट दशमा रहन सफल यो आवाज ठगेले ठगे तिमी छ मेरो जिन्दगी मृत्युको मुखमा पर्न सक्छु म तिमीले माया गर्छौ र बाँच्ने आधार छ सानो यदि माया मार्यो भने पर्न सकेछु म हजुर मृत्युको मुखमा पुग्न सक्छु पुग्न सक्छु सानो तपाईँ सम्पर्कको लागि नवप्रवेशी भाग रहेको थियो आजको यो हप्तामा उत्कृष्ट दशौँ स्थानमा रहन सफल पूर्णखला बेसी अनि चुत्र साईको आवाजमा लय शब्द सृजना गोविन्द पङ्गेलीको रहेको थियो तपाईँ सम्पूर्णको लागि यो आवाज राखे लोक सुनथरी सुन्नु भएको छ रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगा हर्जमा र तपाईँको साथमा आवाजबाट सुन्छ प्राविधिक मित्र रिजन हुनुहुन्छ अब लाग्नुपर्छ नवौँ स्थानतर्फ यो हप्ता नौ स्थानमा रहन सफल भएको छ अघिल्लो हप्ता नव प्रवेशीको रूपमा रहेको भाका एक स्थान माथि चढ्दै नौ स्थानमा रहेको छ मायालु हजार बिरह कार्की अनि सरिता कार्कीको आवाजमा तपाईँ सम्पूर्णका लागि यो रमाइलो आवाज नसालु आखा खा तिम्रा बैसालु छ जोबान नसालु त्यहाँ खा तिम्रा बैसालु छ जोबान सोको माया लगाई हाला किन गर्छौ जो दो मन दो मने माया लुहाजार माइक्रो चढी सारा जाऊ माया बेनीको बजार कोइलीको चाहिँ मधुर बोली मजुरको चाहिँ चाला मधुर बोली मजुरको चाहिँ चाला गाला गाला गाला माइक्रो सारा माया पोखरा बजारा साइकल चढी सारा जाउँ माया पोखरा बजार हजुर मायालु हजार माइक्रो चढी जाउँ माया सर र गोर्खाको बजार तपाईँ सम्पूर्णको लागि मिठो आवाज उत्कृष्ट नौ स्थानमा रहन सफल यफाको राखी विरह कार्की अनि सरिता कार्कीको आवाज रहेको थियो प्राविधिक मित्र रिजन आवाजबाट सुनसुर भाइको साथमा लोक श्रोतारीको यो श्रृङ्खलामा छौँ उत्कृष्ट दशौं लोकभाकाहरू प्रस्तुत गर्ने क्रममा हामी जुटिरहेका छौँ अब लाग्नुपर्छ आठौँ स्थानतर्फ आठौँ स्थानमा रहन सफल भाका रहेको छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवी घरती मगरको आवाजमा लय शब्द सूर्जना देवेन्द्र क्षेत्रको रहेको छ तपाईँ सम्पूर्णको लागि तिमीसँगै सानो एउटा बिन्ती गर्छु 人生。 प्रेमा कहाँ हुन्छ तिमीसँग सानो एउटा बिन्ती गर्छु सयौँ जुने म तिमीलाई हुन सँगै आसमा सँगसँगै हुन पा तिमी टाढा भयो भने तर्फी हजुर यस सानो एउटा बिन्ती गर्छु चुन श्रेणी देवी खर्ती मगरको आवाजमा लाइ शब्द सिर्जना देवेन्द्र छेत्रीको रहेको थियो अथवा सम्पूर्णको लागि उत्कृष्ट आठौँ स्थानमा रहन सफल यो भाग राखे अघिल्लो हप्ता नौ स्थानमा थियो एक स्थान छोड्दै आठौँ स्थानमा आएको छ अब लाग्नुपर्छ सातौँ स्थानतर्फ अघिल्लो हप्ता आठौँ स्थानमा रहेको भाग यो हप्ता एक स्थान माथि छोड्दै सातौँ स्थानमा आउन सफल भएको छ बादलले हो यमसी थ्री अनि प्रकाश रेग्मी र पूर्णकला विश्वको आवाज रहेको छ भने लय प्रहलाद सुवेदीको छ भने शब्द प्रकाश रेग्मीको रहेको छ तपाईँ सम्पूर्णको लागि यो आवाज राख्छु यो आवाजपछि पुनः आउँछु सुन्दै गर्नुहोला खाइएको रोटीमा खन्केको मादलुले काली साइलोमा बेसीतिर झरेको रोदीमा खन्केको मादलुले हजुर बादलले हो पानी पानी केले परेको बादलले हो तपाईँ सम्पूर्णका लागि यो सुमधुर आवाजलाई राखेँ अवश्य पनि तपाईँलाई मन पर्यो होला यङ छेत्री अनि पूर्णकला विषयको आवाजमा रहेको थियो लय साई प्रहलाद सुवेदीको शब्द प्रकाश रेग्मीको रहेको थियो उत्कृष्ट सातौँ स्थानमा रहन सफल यो भाग तपाईँको लागि प्रस्तुत गरे तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच होस् र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामी बोलिरहेका छौँ सुनिरहनु पनि भएको छ कार्यक्रम लोक सुधारको व्यवसायमा रहेर उत्कृष्ट दसौँ भाकाहरू प्रस्तुत गर्ने क्रममा म जुटिरहेको छु अब लाग्नुपर्छ छैटौँ स्थानतर्फ छैटौँ स्थानमा रहन सफल भएको छ अघिल्लो हप्ता सातौँ स्थानमा थियो यो हप्ता छैटौँ स्थानमा रहेको छ एक स्थान माथि चढ्दै छैटौँ स्थानमा रहन सफल भएको हजार जुनी जुनी तपाईँ सम्पूर्णको लागि टिका पुन अनि मौसम गुरुङको आवाजमा यो आवाज राख्छु आवाज पछि आउँछु सुन्दै गर्नुहोला तिम्रा लागि Oh. <laughs>

टिकापुन अनि मौसम गुरुङको आवाजमा रहेको थियो अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सातको प्रभास पाँच हाउसमा लोक श्रोताले सुन्नु भएको छ प्राविधिक मित्र रेजनसँग आवाजबाट सुन्छ नेपाली लोकसङ्गीत क्षेत्रमा आएका उत्कृष्ट दसौँ लगभगहरू प्रस्तुत गर्ने क्रममा छौँ हामी अब लाग्नुपर्छ पाँचौँ स्थानतर्फ यो हप्ता पाँचौँ स्थानमा पर्न सफल भएको छ अघिल्लो हप्ता छैटौँ स्थानमा रहेको भाका एक स्थान माथि चढ्दै पाँचौँ स्थानमा आएको छ जब दैव लाग्यो राजु ढकाल अनि देवीघटी मगुरको आवाजमा रहेको छ लय शब्द सृजना रचना शिव हमालको रहेको छ मेरियर क्रिक्सनले बजारमा ल्याएको जब दैव लाग्यो उत्कृष्ट पाँचौँ स्थानमा रहन सफल यो भाग राख्छु यो पछि हामी केही समय विज्ञापनिक विश्राम विज्ञापनिक पछि पुनः आउँछौँ सुन्दै गर्नुहोला माथिको घाम्दो बेपछि त छाया पनि तर्कियो मुसित जब दैवलाई सबैबाट एक्ली जब दैव लाग्यो माया छुट्यो आफन्त टाढी मिठो पनि देखि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

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज, र यो हो कार्यक्रम लोकचौतारी टप टेन हजुर गेसमा के छोटो व्यापारिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत छ तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्स अर्पण सबैका लागि सुन्दैका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ प्राविधिक मिठो रेजन आवाजबाट सुन कुमार सन्धमाको साथमा नेपाली लोकसङ्गीत क्षेत्रमा बजारमा आएका उत्कृष्ट दशौं लोक हामी कार्यक्रममा रहेर प्रस्तुत गरिरहेका छौँ पाँचौं स्थानसम्म रहन सफल लोक प्रस्तुत गरिसकेको छु अब लागौँ चौथो स्थानतर्फ यो हप्ता चौथो स्थानमा रहन सफल भाका रहेको छ अघिल्लो हप्ता पनि चौथो स्थानमै थियो र अहिले पनि चौथो स्थानमै रहेको छ जुनको शीतल साय राशन कार्की र कृष्ण परिवारको आवाज रहेको छ लय राजन कार्कीको छ भने शब्द रमेश भिजुको रहेको छ तपाईँ सम्पूर्णको लागि जुनको शीतल छाया यो आवाज आवाज पछि आउँछु सुन्दै गर्नुहोला दिदिन ज्यान भित्र पारेर हिँडिन जुनको शीतल छाया अरू मैले दिन सक्छु र तिम्रा चोखो माया सुनसाथी किन्दिन ज्यान भित्र पारेर हिँडिन जुनको शीतल छाया अरू मैले दिन सक्छु र तिम्रा चोखो माया अरू मैले छोरा माया हजुर जिनको शीतल छाया आज मैले के दिन सक्छु र दिउँला सुख माया राजन कार्की कृष्ण परियारको आवाजमा लय राजनका दुःख भने लब्ध शब्द चाहिँ रमेश बेजीको रहेको थियो उत्कृष्ट चौथो स्थानमा रहन सफल तपाईँको लागि यो आवाज राखे लोकसङ्कारको छौँ हामीले उत्कृष्ट दशौं लोकभाकाहरू तपाईँलाई सुनाइरहेका छौँ अब लाग्नुपर्छ तेर्सो स्थानतर्फ तेर्सो स्थानमा रहन सफल भएको रहेको छ अघिल्लो हप्ता दोस्रो स्थानमा रहेको भाका यो हप्ता तेर्सो स्थानमा झरेको छ एक स्थान तल झर्दै तेर्सो स्थानमा आएको छ तिमी रुदा मेरो आँसु झर्छ पुनकला बेसी अनि गोविन्द पङ्गिनीको आवाजमा लय शब्द सूर्सना गोविन्द पङ्गिनीको रहेको छ तपाईँ सम्पूर्णको लागि रक्षा म्युजिक प्रहरीले बजारमा ल्याएको तिमी रुदा मेरो आँसु झर्ने धेरै माया मेरो आँसु झर्ने कोही छैन भनेर तिमीले मन नदुखाऊ म छु नि तिमीलाई धेरै माया गर्ने रोएर हिँड्छु तिमीलाई के थाहा छु तिमी रुँदा मेरो आँसु झर्न कोही छैन भनेर तिमीले मन नदुखाऊ म छु नि तिमीलाई धेरै माया गर्ने कोही छैन र हजुर मेरो आँसु झर्ने तपाईँ सम्पूर्णको लागि पूर्णको बेसी गोविन्द पङ्गिनीको आवाज सुरलाई शब्द सृजना गोविन्द पङ्गिनीको रहेको थियो रक्षा म्युजिकले बजारमा ल्याएको यो आवाज राख्यो अवश्य पनि यो आवाज तपाईँले सुन्नुभयो कार्यक्रम उतारी सुन्नु भएको छ हाम्रो फाकाहरू प्रस्तुत गर्ने क्रममा छ अब लाग्नु दोस्रो स्थानतर्फ यो हप्ता दोस्रो स्थानमा रहेको छ अघिल्लो हप्ता दोस्रो स्थानमा रहन सफल भएका एक स्थान माथि छोड्दै दोस्रो स्थानमा आएको छ कस्तो कस्तो भएको छ याम छेत्री अनि राधिका हमालको आवाजमा शब्द कृष्ण अखेलीको छ भने लय शब्द शब्द कृष्ण अखेलीको प्रहलाद सुविधी र मदन छेत्रीको रहेको छ भने लय कृष्ण अखेलीले बनावट भएको छ तपाईँ सम्पूर्णको लागि दोस्रो स्थानमा रहन सफल भएका कस्तो कस्तो भएको छ कस्तो कस्तो भएको छ मलाई आउने बैस मलाई पनि आएको छ तिम्रै माया लागेको छ सबलाई आउने बैसा हजुर कस्तो कस्तो भएको छ तपाईँ सम्पूर्णको लागि यो सुमधुर आवाज राखे तपाईँले सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो अर्पण एक सय चार तल्लो पाँच मेगाहरूस इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ लोकसुतारीको श्रृङ्खलामा छ उत्कृष्ट दसौँ लोक भाकाहरू प्रस्तुत गरिरहेको छु तपाईँको लागि दोस्रो स्थानसम्म रहन सफल लोक भाकाहरू प्रस्तुत गरी अब पालो पहिलो स्थानको पहिलो स्थानको लोक भाका सुन्नुभन्दा अगाडि पछि फर्किएर हौ आज कुन कुन भाका हामीले कुन कुन स्थानमा सुन्यौँ त दशौं स्थानमा आज नवप्रवेशी भाका मृत्युको मुखमा सुम मेसी अनि सूत्र साईको आवाजमा एउटा शब्द सृजना गोविन्द पङ्गेनीको रहेको थियो नौ स्थानमा मायालु हजार विरय कार्की अनि सरिता कार्कीको आवाजमा सुन्यौँ भने आठौं स्थानमा तिमीसँग सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवी खटी मगरको आवाजमा लय शब्द सृजना देवेन्द्र सूत्रीको रहेको थियो त्यस गरी सातौं स्थानमा बादलुले हो यान छेत्री अनि प्रकाश रेग्मी र पूर्णकला विश्वको आवाजलाई पर्ला सुविधिको र शब्द प्रकाश रेग्मीको रहेको थियो त्यसै गरी छैठौँ स्थानमा हजार जुने जुनी टिकापुन र मौसम गुरुङको आवाजमा सुन्यौँ भने पाँचौँ स्थानमा जब दैव लाग्यो राजु ठकाल र देवी खती मगरको आवाजलाई शब्द सृजना शिव हमालको रहेको थियो चौथो स्थानमा जुनको सुथल साय राजन कार्की र कृष्ण परियारको आवाजमा सुन्यौं लय राजन कार्की शब्द रमेश बेसीको रहेको थियो त्यसै गरी तेस्रो स्थानमा थिए मेरो मेरो आँसु झार्छ पूर्णकला बेसी गोविन्द पङ्गेनीको आवाज रहेको थियो भने लय शब्द सुन गोविन्द पङ्गेनीको रहेको थियो दोस्रो स्थानमा कस्तो कस्तो भएको छ याम छेत्री राधिका हमालको आवाजमा लय शब्द सूर्जना कृष्ण अखेली त्यसै गरी प्रहलाद सुवेदी वा मदन छेत्रीको लय शब्द सूर्जना रहेको थियो अब लागौँ पहिलो स्थानतर्फ यो हप्ता पहिलो स्थानमा रहन सफल भएको छ अघिल्लो हप्ता पनि पहिलो स्थानमा रहन सफल भएको जय जय होस् तपाईँ सम्पूर्णको लागि पूर्णकला विषय अनि कुलेन्द्र विश्वकर्माको आवाजमा लय शब्द सूचना एकनारायण भण्डारीको रहेको छ सितारा म्युजिकले बजारमा ल्याएको पहिलो स्थानमा रहन सफल युवाका राख्दै कार्यक्रमबाट विदा माग्नुपर्छ सुनेर साथमा तपाईँलाई धन्यवाद छ प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तीसमा फोन गर्न सक्नुहुनेछ भन्दै पहिलो स्थानमा सफल भएको जय जय होस् तपाईँको लागि छर्दै प्रस्तुतिबाट सुन विदा माग्छ नमस्कार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 best sound system for high quality program.